समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठ लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषदको सिफारिस विवादास्पद छविका कार्कीलाई प्रमुख बन्न नदिने कङ्ग्रेस सभापति कोइरलाको भनाई माओवादी जनयुद्ध र सिद्धान्त असफल भइसकेको एमाले नेता ओलीको टिप्पणी माग पूरा नभए वर्तमान सरकारलाई कुनै पनि हालतमा चुनाव गर्न नदिने नेकपा माओवादीका उपाध्यक्ष गजरेलको चेतावनी चितवनका कुखुरा पालक किसान बर्डफ्लूको समस्यामा अर्बौंको लगानी डुब्ने खतरा बर्डफ्लूका कारण हालसम्म छ करोड रुपियाँ बराबरको क्षति बङ्गलादेशमा अप्रेल चौबिसमा भत्केको भवन कारखानाका लागि नभई व्यवसाय प्रयोजनका लागि तयार गरेको एक अनुसन्धानको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 उहाँलाई अब राष्ट्रपति नियुक्त गर्नुहुनेछ बैठकपछि पत्रकारसित कुरा गर्दै कायमुकाम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले संवैधानिक निकायमा नियुक्तिका लागि परिषदमा आएका नामहरूलाई नै सिफारिस गरेको सङ्केत गर्नुभयो तर परिषदका अन्य सदस्यले भने यसबारेमा केही बताएनन् उच्च स्तरीय राजनैतिक समितिले कार्की एमी र आचार्यको नाम सिफारिस गरेको थियो यसअघि एकीकृत नेकपा माओवादी नेपाली कङ्ग्रेस नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने सहमति भए पनि पछिल्लो पटक कङ्ग्रेस र एमालेका नेताले त्यसको विरोध गर्दै आएका कारण संवैधानिक परिषदले निर्णय गर्न सकेको थिएन यसैबीच कंग्रेस सभापति सुशील कोइरालाले उच्च स्तरीय राजनैतिक संयन्त्रले विवादास्पद छविका लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने गरेको सिफारिसलाई कार्यान्वयन गर्न नदिने बताउनु भएको छ उहाँले नेपाली जनताको विरोध रहेकाले कंग्रेसले पनि त्यसै गर्ने बताउनुभयो प्रेस युनियनद्वारा आज तौली हावामा आयोजित अन्तर्क्रियामा बोल्दै कंग्रेसले पनि जनमतको विपक्षमा नजाने बताउनुभयो संचारकर्मीले कार्की प्रकरणलाई अझ स्पष्ट पार्न गरेको आग्रहलाई उहाँले आफूले बोले गरेका कुरा प्रष्ट रहेको भन्दै संसारकर्मीलाई आफ्नो भनाई बुझ्न आग्रह गर्नुभयो उहाँले कार्कीको नियुक्ति हुन नदिने बताउनुभयो उच्च स्तरीय राजनैतिक संयन्त्रका संयोजक समेत रहनुभएका कोइरेलाले इतिहासमा नै मुलुक अहिले सबैभन्दा कमजोर बनेकाले मुलुकलाई बसाउन निर्वाचन अपरिहार्य भएको बताउनुभयो नेपाल भ्रमणमा रहेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको कानुनी टोलीले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग शिष्टाचार भेट गरेको छ कियो विश्वविद्यालय कानुन विभागका प्राध्यापक हिरोसी मातुसाको नेतृत्वमा आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी रेग्मीसँग शिष्टाचार भेटवार्ता गरेको हो भेटवार्तामा नेपालका लागि जापानी राजदूत कुनियो ताकासी देवानी संहिता र सोसँग सम्बन्धित नेपालका कानुनहरूको बारेमा परामर्श टोलीका प्राध्यापक सातोसी मिनामिकता र हिरोगुकी किहारा पनि सहभागी हुनुहुन्थ्यो जाइकाले तीन सदस्य देवानी संहिता तथा त्यस सम्बन्धी कानुनको गहन व्याख्याका लागि नेपालमा टोली पठाएको हो उक्त अवसरमा प्राध्यापक मातुसोले अध्यक्ष रेग्मीलाई देवानी संहिता लेखन कार्य पुरा भएको र त्यसलाई कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गर्नुभयो प्रत्युत्तरमा अध्यक्ष रेग्मीले संहिता लेखनका सम्बन्धमा भएका परिवर्तन लगायतका विषयबारे सरकारवालाहरूलाई जानकारी हुनुपर्ने बताउनु भएको थियो संहिताको पुनरावलोकन गर्ने कार्यदलमा विगतमा रेग्मी पनि सहभागी हुनुहुन्थ्यो देवानी संहिताको मस्यौदालाई मन्त्री परिषदले अनुमोदन गरिसकेको छ भने सो संहिताको व्याख्यात्मक टिप्पणी लेखन कार्यमा तीन प्राध्यापकले सहयोग गरेका थिए यो संहिताको लेखन कार्य पनि सकिएको प्राध्यापक मातुसोले बताउनुभयो सरकारले छैटौँ गणतन्त्र दिवस आउँदो जेठ चौधदेखि सोह्र गतेसम्म तीन दिन राष्ट्रिय दिवसका रूपमा भव्यताको साथ मनाउने भएको छ त्यसका लागि मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति दुई गठन गरिएको छ मूल समारोह समितिमा मन्त्रीहरू पूर्व प्रधानमन्त्री पूर्व प्रधान न्यायाधीशहरू पूर्व सभामुखहरू आयोग तथा संवैधानिक निकायका पदाधिकारीहरू कुलपति र उपकुलपतिहरू लगायत सरकार तथा विभिन्न राजनैतिक दल सामाजिक पेसागत व्यावसायिक संस्थाका क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ राजधानीका साथै विभिन्न जिल्लाहरू र विदेश स्थित कूटनैतिक नियोगमा समेत भव्यताको साथ गणतन्त्र दिवस मनाइनेछ मूल समारोह समिति गठन लगायत कार्यक्रम भव्य रूपमा मनाउन आज सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा मन्त्री परिषदका अध्यक्ष अखिलराज रेग्मीले दुई हजार बैसठी जनआन्दोलनको सफलताले मुलुकमा गणतन्त्र मानवाधिकार समावेशिता र कानूनी शासन लगायतका कुराहरूलाई स्थापित गरेकाले यसलाई संस्थागत गर्नेतर्फ सबैको प्रयास केन्द्रित गर्न गणतन्त्र दिवस उत्साह एवं भव्य रूपमा मनाउन आह्वान गर्नुभयो अध्यक्ष रेग्मीले विगतका कमी कमजोरीहरूलाई सच्याउँदै संक्रमणकालबाट मुलुकलाई निकास दिएर सबै क्षेत्र र वर्गको जनताको प्रेरणाको स्रोतका रूपमा गणतन्त्र दिवसलाई उत्साहको रूपमा मनाउनु पर्ने आवश्यकता रहेको औल्याउनुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको बताउनु भएको छ भारत र चीन जाँदैमा कसैले टिका लगाएर प्रधानमन्त्री पद नदिने भन्दै त्यसमा विश्वास नगर्नु उहाँले आग्रह गर्नुभयो आज सर्लाईको लालबन्दीमा कार्यकर्तासँग भएको भेटमा उहाँले सर्लाईको राजमार्ग क्षेत्रमा रहेका बस्तीमा पानीको समस्याबारे चिन्ता व्यक्त गर्नुभयो उहाँले चुरे क्षेत्र अतिक्रमणको कारण खानेपानीको समस्या भएको उल्लेख गर्नुभयो Lord. एमालेका वरिष्ठ नेता केपी ओलीले माओवादी जनयुद्ध र माओवादीको सिद्धान्त असफल भइसकेको टिप्पणी गर्नुभएको छ ए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यङ्गात्मक प्रश्न गर्दै भन्नुभयो नेपाली जनतालाई मुक्ति दिने प्रचण्ड पथ खोई एक्काइसौँ शताब्दीको जनवाद खोई नेकपा एमाले भोजपुरको सातौं जिल्लाधिवेशन उद्घाटन गर्दै आज उहाँले संविधानसभा निर्वाचनको गलत परिणाम आएकोले संविधान नबनेको टिप्पणी गर्नुभयो ओलीले माओवादी लडाकु वैश्य सेल हिंसाकारी जबरजस्त दबावको कारण एक तिहाई बहुमत ल्याएको आरोप लगाउनुभयो उहाँले जनयुद्धको नाममा स्थापित गरेको सबैको मुक्तिदाता प्रचण्ड पथको सिद्धान्तसँगै माओवादी असफल भइसकेको बताउनुभयो गएको संविधान सभामा कुनै पनि राजनैतिक शक्तिले दुई तिहाई बहुमत नल्याएकाले संविधान बन्न नसकेको बताउनुभयो ओलीले माओवादीलाई गाली गर्दै अतिवादी उग्रपन्थी विदण्डकारी हिंसावादी उरन्ठौलो एकदलीय एकाधिकारवादी र गिरोह भएको गरेको आरोप भयो नेपाली कङ्ग्रेसका नेता डाक्टर रामशरण महतले आगामी संविधान सभाको निर्वाचनमा कुनै पनि प्रतिस्पर्धी दलहरूसँग चुनावी तालमेल हुन नसक्ने बताउनु भएको छ यद्यपि महतले केही निश्चित स्थानमा भने तालमेल गर्न सकिने बताउनुभयो नेपाल प्रेस युनियनले पाँच तर्को फेदीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले कङ्ग्रेस एक्लै चुनाव लड्न सक्ने पार्टी भएको र चुनावमा भिन्न नडराउने बताउनुभयो महतले खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार चुनावी परिजनका लागि मात्र गठन गरिएकाले अनावश्यक भाषणबाजी छोडेर चुनावी चुनावको तयारीमा लाग्न सुझाव दिनुभयो यस्तै नेपाली कङ्ग्रेसकी नेत्री सुजता कोइरलाले मोहन वैद्य नेतृत्वको नेकपा सहित आन्दोलनरत दलहरूले चुनावमा भाग नलिए आगामी मङ्सिरमा पनि चुनाव हुन नसक्ने ठोकुवा गर्नुभयो कोइरालाले कुनै पनि राजनैतिक दल चुनावभन्दा बाहिर रहने अवस्थामा चुनाव असम्भव हुने बताउनुभयो रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज दाङको घोराईमा आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले आन्दोलनरत दललाई सहमतिमा ल्याएर सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो उहाँले वर्तमान सरकारले आगामी मङ्सिरमा पनि चुनाव गराउन नसके त्यसको जिम्मेवारी सरकारले नभई प्रमुख दलका शीर्ष नेताहरूले लिनुपर्ने टिप्पणी गर्नुभयो Thank you. नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले आफूहरूको माग पूरा नभए वर्तमान सरकारलाई कुनै पनि हालतमा संविधान सभाको चुनाव गर्न नदिने चेतावनी दिनुभएको छ चार दलबीच भएको एघार बुधे सहमति र राष्ट्रपतिले जारी गरेको पच्चिस बुधे बाधा फुकाउको खारेजी वर्तमान सरकारको बर्खास्ती र गोलमेज सम्मेलन मार्फत दलहरूको नेतृत्वमा सरकार नबनेसम्म संविधान सभाको चुनावको आफूहरूले कल्पनासम्म गर्न नसक्ने नेता गजरेलको भनाइ थियो नेकपा माओवादी जिल्ला समितिले आज म्याङ्लुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेले आफूहरूको मागलाई व्यवस्था गरी यथास्थितिमा चुनाव गर्न खोजे त्यसको परिणाम नराम्रो हुने उहाँले चेतावनी दिनुभयो वर्तमान सरकारले गर्न लागेको चुनाव असफल बनाउन आफूहरू जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको गजुरेलको भनाइ थियो मुख्य चार राजनैतिक दलको कारण देश द्वन्द्वमा फँसेको गजुरेलले बताउनुभयो वर्तमान सरकारले यही अवस्थामा चुनाव गराउन खोज्नु भनेको पूर्व राजा ज्ञानेन्द्रले गराएको चुनाव जस्तै हुने टिप्पणी टिप्पणी गर्नुभयो एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य लिलामणी पोखरेलले कङ्ग्रेस एमाले संविधानसभा निर्वाचन नगर्ने पक्षमा रहेको बताउनु भएको छ क्रान्तिकारी पत्रकार सङ्घ रोल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले असारमा गर्ने भनेको निर्वाचन गर्न अब सम्भव नभएकाले मङ्सिरको पहिलो सातामा जसरी पनि निर्वाचन गर्नुपर्ने बताउनुभयो पोखरेलले आफ्नो पार्टीलाई कमजोर पार्न पार्न चौतर्फी षड्यन्त्र भएको बताउँदै कुनै पनि षड्यन्त्रलाई चिर्दै पार्टी संविधानसभाको निर्वाचन सम्पन्न गर्ने पक्षमा रहेको बताउनुभयो त्यस्तै माओवादी नेता जनार्दन शर्मा प्रभाकरले चुनाव चुनावी सरकार गठन भएको दुई महिना हुँदा पनि चुनावको मिति घोषणा गर्न नसक्नु विडम्बनापूर्ण भएको बताउनु भएको छ प्रभाकरले चुनावी परियोजनाका लागि गठन भएको सरकारले चुनावलाई नै प्राथमिकता दिएर छिट्टै मिति घोषणा गर्नुपर्ने बताउनुभयो क्रान्तिकारी पत्रकार सङ्घ दाङले आज घोराईमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नागरिकहरू संविधान सभाबाट संविधान बनोस् भन्नेमा आशावादी रहेको उल्लेख गर्नुभयो उहाँले दलहरूबीच सहमति बन्न नसकेको प्रति नागरिकहरूमा चिन्ता छाएको बताउनुभयो नेपाल कम्युनिष्ट पार्टीको आज बसेको बैठकले वर्तमान अनिर्पूर्ण परिस्थितिको अन्त्य गर्न चार दलीय संयन्त्र तथा त्यसले बनाएको वर्तमान सरकारको बर्खास्तीको माग गरेको छ निर्वाचन आयोगले निर्वाचन सम्बन्धी आवश्यक एन नियम संशोधन नगरी निर्वाचन प्रयोजनका लागि गरेको दल दर्ता आह्वान समेत षड्यन्त्रपूर्ण भएको नेकपा निष्कर्ष निकालेको छ संविधान सभाको निर्वाचनमा थ्रेस होल्ड लागू गर्ने तथा समानुपातिक संख्या घटाउने षड्यन्त्रले चार दलीय संयन्त्र सीमान्तकृत समुदायको पक्षमा नरहेको टहर गर्दै बैठकले त्यसको अविलम्ब खारेजीको माग पनि गरेको छ पार्टीका अध्यक्ष ऋषिराम शर्माको अध्यक्षतामा बसेको बैठकले हाल तेत्तिस दलीय मोर्चाले उठाएका शान्तिपूर्ण आन्दोलनप्रति पार्टीको सहभागिता र ऐक्यबद्धता रहेको समेत जनाएको छ यसैबीच चुनावी रणनीतिका विषयमा छलफल गर्न नेकपा एमालेको बैठक आज बसेको छ पार्टी कार्यालय बल्कुमा अझै पनि जारी बैठकमा चुनावी अभियान र पार्टीको आन्तरिक विषयमा छलफल भइरहेको छ एमाले जेठबाट दुई महिने चुनावी अभियान सुरु गर्न लागेकाले त्यसको तयारीका विषयमा आज छलफल भएको हो बर्ड फ्लूले चितवनका कुखुरा पालक किसानलाई समस्यामा पारेको छ कुखुरामा बर्ड फ्लूको संक्रमण देखिएपछि चितवनका कुखुरा व्यवसायीहरूको अर्बौंको लगानी डुब्ने खतरा बढेको छ एक महिनाको अवधिमा बर्ड फ्लूका कारण चितवनमा साठी हजार भन्दा बढी कुखुरा मारिएका छन् तीन लाख बढी अन्डा नष्ट गरिएका छन् भने पन्ध्र टन बढी दाना नष्ट गरिएको छ चैत्र महिनापछिको अवधिमा बर्ड फ्लूको कारण चितवनमा मात्र छ करोड रुपियाँ बराबरको क्षति भइसकेको व्यवसायीहरूको भनाइ छ एक्काइस चैत्रमा चितवनको सदर पुरमा रहेको प्रताप थापाको खोरमा चार हजार कुखुरा नष्ट गरिएको थियो छ वैशाखमा भरतपुरमा रहेको लक्ष्मी राणाको खोरमा बर्ड फ्लू भेटिएपछि कुखुरा मारिएको थियो सोही दिन मंगलपुर गाविसको राजेन्द्र हमालको खोरमा पनि बर्ड फ्लू देखिएको थियो दुवै खोरमा गरी एकै दिन पचास हजार माथि कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कमा रहेको छ चितवन राष्ट्रिय निकुञ्जमा आज नयाँ चरा फेला परेको छ सत्ताइस वर्षपछि निकुञ्जको दोधौरा खोलामा सानो सावरी नामको नयाँ चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिडारीले जानकारी दिनुभयो सङ्कटापन्न अवस्थामा रहेको यो चरा छब्बिस वर्ष अघि निकुञ्जमा तिनवटा रेकर्ड भएको र त्यसपछि नदेखेको उहाँले बताउनुभयो अहिले एउटा मात्र भेटेको उहाँले जानकारी दिनुभयो सानो साबरी पानीमा बस्ने चरा हो नदी प्रदूषणका कारण यो चरा लोप भएको पम्सी संरक्षण कर्मीहरूले बताएका छन् उपभोक्तावादी सङ्घ संस्थाले सुन चाँदी तथा गरगहना व्यवसाय तथा बिक्री मापदण्ड सम्बन्धी कानून ल्याउन सरकारलाई दबाव दिएका छन् कानूनको अभावमा उपभोक्ता ठग्ने सुन चाँदी तथा गरगहना व्यापारीहरू उम्कने अवस्था भएकाले तत्कालै सोनचाँदी तथा गरगहना व्यवसाय तथा बिक्री मापदण्ड सम्बन्धी एन ल्याउन उनीहरूले दबाब दिएका छन् सरकारले सुन व्यवसायलाई लक्षित गरी अहिलेसम्म छुट्टै एनको व्यवस्था गरेको छैन कानून नभएकै कारण वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको अनुगमनको क्रममा भेटिएका उपभोक्ता ठग्ने सोनचाँदी व्यापारीमाथि कारवाही हुन सकेको छैन नियमन निकाय सोनचाँदी तथा गरगहना पसलमा सुरु गरेको अनुगमनबाट पनि पछि हटेको छ व्यापारीहरूको मनोमान लगानी रोक्न र उपभोक्तामाथिको ठगी हटाउन पनि सुन चाँदी तथा गहना व्यवसाय तथा बिक्री मापदण्ड सम्बन्धी ऐन ल्याउनु जरुरी भएको उपभोक्तावादी संघ संस्थाको अगुवाले बताएका छन् अब केही छोटा खबर सिन्धुलीको जलकन्या गाविसमा चितुवाको आतंक बढेपछि स्थानीय बासिन्दा आतंकित भएका छन् चितुवाले वस्तुभाव तथा मानिसलाई आक्रमण गर्न थालेपछि जलकन्याका चपौलीवासित त्रसित बनेका हुन् र महोत्तरीको रामनगरमा रहेको एभरेस्ट सुगर मिलमा हजारौंको संख्यामा रहेका बाँदरको कारण समस्या भएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ आगामी चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसँग चुनावी एकता हुन सक्ने भनेर ए माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति तपाईँको विचार के छ ए हुन सक्ला बी बकम्फुसे कुरा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 लागि नभएर व्यापारिक परिजन तथा बैङ्करको लागि तयार गरिएको अनुसन्धानले देखाएको छ दुर्घटनाग्रस्त भवनबाट उद्धारको काम जारी नै रहँदा आज बिहानसम्म मृत्यु हुनेको सङ्ख्या पाँच सय सत्तरी पुगेको छ शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या पाँच सय चालिस रहेको थियो भत्किएको भवनबाट आज बिहानसम्म थप तिस सबको तीसजनाको शब निकालिएको हो भवनमा अझै अरू पनि केही व्यक्ति पुर्याएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् दुर्घटनाको विरोधमा बङ्गलादेशको राजधानी ढाकामा हजारौँ नागरिकले विरोध जारी राखेका छन् उनीहरूले भवन बनाउने मालिक तथा इन्जिनियर इन्जिनियर र तयारी पोसाक सञ्चालन गर्ने मालिकलाई मृत्युदण्डको कारवाहीको माग गरेका छन् अब खेल समाचार बर्मुडामा जारी ICC world cricket league division थ्रीको उपाधिका लागि आज नेपाल र युगाण्डा बीच प्रतिस्पर्धा हुँदैछ खेल नेसनल स्टेडियम हमिल्टनमा नेपाली समयअनुसार साँझ सवा सात बजेपछि सुरु हुनेछ डिभिजन थ्रीको शीर्ष दुई स्थानमा रहँदै यसअघि नै डिभिजन टूमा प्रवेश गरिसकेको नेपाल र युगाण्डा बीचको खेलले डिभिजन थ्रीको उपाधि विजेताको टुङ्गो लगाउनेछ आठ अङ्कसँगै युगाण्डा शीर्ष स्थानमा छ भने छ अङ्क बटुलेको नेपाल दोस्रो स्थानमा छ डिभिजन टूमा प्रवेशसँगै नेपालले सन् दुई हजार पन्ध्रमा हुने आइसिसी वर्ल्ड कप क्रिकेटको छनौट खेल खेल्न पाउने भएको छ सम्मान छ अङ्क भएको अमेरिका र बर्मोडा भने नेट रन रेटको रन रेटमा पछि पर्दै क्रमशः तेस्रो र चौथो स्थानमा छन् यी दुई टोली डिभिजन थ्रीमा नै रोकिएका छन् भने इटली र ओमान डिभिजन फोरमा झरेका छन् डिभिजन टूमा उक्लने क्रममा नेपालले गैराती टालीलाई आठ विकेटको फराकिलो अन्तले पराजित गरेको थियो बर्मुडाले अमेरिकालाई हराउँदा नेपाललाई डिभिजन टूमा पुग्न महत्वपूर्ण सहयोग पुगेको हो यसैबीच विश्व क्रिकेट डिभिजन दुईमा उक्लेको नेपाली क्रिकेट टोलीलाई सरकार र नेपाल क्रिकेट संघ क्यानले नगद पुरस्कारसित सम्मान गर्ने भएको छ हाल बरुणामा रहेको राष्ट्रिय टोलीका सत्रजना सदस्यहरूलाई एक करोड दुई लाख रुपियाँ बराबरको पुरस्कारले सम्मान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष टङ्क काङ बुहाङ लिम्बुले बताउनु भएको छ उहाँका अनुसार क्यानको तर्फबाट जनै एक लाख र सरकारको तर्फबाट पाँच लाख रुपियाँको दरले सम्मान गरिने योजना रहेको छ उहाँले क्यानले दिने रकममा वृद्धि गर्न सकिने समेत बताउनु भएको छ विगतमा हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी हुने टोलीलाई जनै तीन लाख दिने गरिएको थियो मलेसियामा जारी अन्डर नाइन्टिन एलिड कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ आज क्वालालम्पुर स्थित बाइमास ओभलमा भएको खेलमा कतारलाई नौ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको हो कतारले दिएको चौरानब्बे रनको विजय लक्ष्य नेपालले दस दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा भेटायो नेपालको लागि अमित श्रेष्ठले नट आउट सत्तरी रनको योगदान दिए यस्तै निश्चल पाण्डेले बाह्र तथा हरिशङ्कर शाहले आठ रन जोडे यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कतारले छत्तिस दशमलव तिन ओभरमा सबै विकेट गुमाउँदै मात्र त्रियानब्बे रन जोडेको थियो कतारका उजिर अहमदले सर्वाधिक चौबिस रन मर्जी मोहम्मद बेगले सोह्र सायद सोफनले चौध तथा जहागिर इसानले बाह्र रनको योगदान गरे कतारका तीन ब्याट्सम्यान खाता नै नखोली पेब्लियन फर्किए नेपालका लागि अविनाश कमलले चार विकेट लिए भने सुशान्त भारीले दुई तथा निश्चल पाण्डे र कप्तान भवन कार्कीले समान एक एक विकेट लिए उता Indian premier league IPL cricket अन्तर्गत अहिले मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा भइरहेको छ टस जितेर ब्याटिङ गरेको मुम्बईले खराब प्रदर्शन गर्दै चौध ओभरको समाप्तिमा चार विकेट गुमाएर अठहत्तर रन जोडेको छ मुम्बईका लागि डोन स्मिथ बाइस सचिन तेन्दुलकर पन्ध्र दिनेश कार्तिक तेइस र किरण पोलाड एक रन बनाएर पेब्लिन फर्किएका छन् रोहित शर्मा र अम्बाती र्याडु आठ रनमा क्रिजमा रहेका छन् यसै गरी आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र पुणे वारियर्स बीच बेलुका सभा आठ बजेपछि प्रतिस्पर्धा हुनेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषदको सिफारिस विवादास्पद छविका कार्कीलाई प्रमुख बनाउन नदिने कङ्ग्रेस सभापति कोइरलाको जिकिर माओवादी जनयुद्ध र सिद्धान्त असफल भइसकेको एमाले नेता ओलीको टिप्पणी माग पूरा नभई वर्तमान सरकारलाई कुनै पनि हालतमा चुनाव गर्न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 पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच